दमकबाट इला माइत हिँडेकी सापकोटाको मृत्यु भएको छ भने उनको आठ महिनाको छोराको अवस्था गम्भीर रहेको छ शिशुको बिर्तामोडमा उपचार सम्भव नभएपछि थप उपचारको लागि निषिद्ध बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ घाइते मध्ये बाह्रजनाको कञ्चनजङ्घा जनाको बिर्तामोडकै कन्काई र अन्य चारजनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्य बिर्तामोडले जनाएको छ वर्ष तीव्र गतिमा रहेकाले अनियन्त्रित भई पोलिटिक हुन सक्ने प्रहरीको भनाइ छ अब सम्पूर्ण सड़कको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ हेटोडा वीरगंज सड़क खण्ड खुला रहेको छ नारायणगढ मोगलिन सड़क खण्ड मोगलिन अविसे काठमाडौँ सड़क खण्ड मोगलिन दमोली पोखरा सड़क खण्ड र नारायणगढ परासे बोटो सड़क खण्ड पनि खुल्ला रहेको छ ट्राफिक खबरको साथमा photo point full digital colour lab and digital flex